हजुर तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार चाहिँ आज पनि कार्यक्रम मुक्त मालाको समय सुरु भइसक्यो मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म मलाई प्रविधि समिसनमा कविता श्रेष्ठजीले साथ दिनुहुनेछ तपाईँ सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै W W dot radiovision dot com dot N P log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर तपाईँले मोबाइलमा हाम्रो पात्रो भन्ने एप छ भने हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि तपाईँले हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ आज भने कार्यक्रममा श्रोता म मुक्तक वाचन गर्ने छैन आज पनि हामी मुक्तक सुन्नेछौँ म पनि मुक्तकको आनन्द लिनेछु तपाईँहरू पनि मुक्तकको आनन्द लिनुहुनेछ स्वयं मुक्तकारकी आवाजमा हामी मुक्तक सुन्नेछौँ आज चर्चित मुक्तकारहरूको मुक्तक कार्यक्रममा म जोड्नेछु गत फागुन बिस गते आइतबार महाराजगञ्ज स्थित थकाली चुलो भान्सा घरमा सम्पन्न दलानमा मुक्तक श्रृङ्खलाको दोस्रो बसाईमा, मुक्तकारहरूले राख्नुभएका मुक्त खरपहरू मसँग छन् आज यो अडियो मलाई सुनिल अधिकारीजीले पठाउनु भएको आदरणीय दाई मुक्तकार सुनिल अधिकारीजीले अनि यो कार्यक्रमको संयोजकत्व मुक्तकार शान्ति शर्मा र रविन्द्र आशिष शैलीज्यूले गर्नुभएको हो यस कार्यक्रममा वरिष्ठ मुक्तकार चेतन कार्की वियोगी बुढाथोकी ज्ञानुवाकर पौडेल रमेश पौडेल रामकाजी कोने मदन राज थापा विजय ध्वज थापा मुरारी सिगदेल शान्ति शर्मा रविन्द्र आशिष शैली सुनिल अधिकारी उदास कार्की गुप्त श्रेष्ठ रुद्र अधिकारी निर्मल पराजुली दुर्गा तिवारी प्रकाश बस्नेत गभाड़ी धीरेन अनुपम शिवराम खड्का गोविन्द नेपाल गणेश खतिवडा कौशिला रिसाल विष्णु थापा ओजस्वी गौतम भूपिन्द्र भण्डारी विष्णुबहादुर सिंह सँगसँगै अन्य धेरै साहित्यकारहरूको बाक्लो उपस्थितिमा नेपाली मुक्तकको विकास र विस्तारको लागि गहन छलफल सँगसँगै मुक्तक वाचनको श्रृङ्खला सम्पन्न भएको थियो एकजना मुक्तकार तिनवटा मुक्तक मसँग छन् र यसपटक पनि मुक्तकारहरूले आफ्नो मुक्तकको अगाडि आफ्नो नाम भन्न छुटाउनु भएको छ र केही मुक्तकारहरू कार्यक्रममा आज छुट्नुभयो तपाईँहरूले मुक्तक सँगसँगै आफ्नो नाम जोड्नुभयो भने मलाई पनि कार्यक्रममा तपाईँहरूलाई जोड्नको निमित्त सजिलो हुन्छ तसर्थ अर्को अर्को पाला यस किसिमको कार्यक्रम हुँदै गर्दा हजुरहरूले सँगसँगै आफ्नो नाम ठेगाना पनि भनिदिनु भयो भने म आभारी हुने थिएँ कार्यक्रम मुक्तकमाला आभारी हुने थियो अनि हामी तपाईँलाई सुन्नको लागि भनेर बसेका सम्पूर्ण श्रोता पनि आभारी हुने थियौँ अब भने ढिला नगरी मुक्तको वाचनतर्फ नै तपाईँहरू समक्ष लिएर जान चाहन्छु कार्यक्रमको सुरुवातमा मुक्तको वाचनको निमित्त आउँदै हुनुहुन्छ आदरणीय मुक्तकार रविन्द्र आशिष शैली र क्रमशः हामी अन्य मुक्तकारहरूलाई पनि सुन्दै जानेछौँ कार्यक्रममा हामी सँगै रहनुहोला नमस्कार एक पुस्त सबैलाई मेरो नाम चाहिँ रविन्द्र आशिष शैली हो मेरो पहिलो मुक्त छ आफ्नो भनेर चिन्ने कसरी कहाँ किन्न पाइन्छ साँचो आफ्नो भनेर चिन्ने कसरी कहाँ किन्न पाइन्छ साँचो फलेको धेरै भाउ पाके नजै फल किन रह्यो काँचो आफ्नो भनेर चिन्ने कसरी कहाँ किन्न पाइन्छ साँचो फलेको धेरै भो पाकेन अझै फल किन रह्यो काँचो गोडमेल पुगेन कि कि पुगेन मलजल यसलाई अझै गोडमेल पुगेन कि कि पुगेन मलजल यसलाई अझै काम आफ्नो परेपछि अरूलाई भयो पर्ने खाँचो काम आफ्नो परेपछि अरूलाई भयो पर्ने खाँचो जोसो मायालुको मनसम्म पस्ने न धोका छ न कुनै झ्याल मायाको मनसम्म पस्ने न धोका छ न कुनै झाल खोल्छु छिर्ने केही छ कि भनी देख्दिनँ कतै पाल मायालुको मनसम्म पस्ने न ढोका छ न कुनै झाल खोज्छु छिर्ने केही छ कि भनी देख्दिनँ कतै पाल तर पनि कसरी पसेर बस्छन् मच्चा मनमा अचम्मै लाग्छ हेर तर पनि कसरी पसेर बस्छन् मनमा अचम्मै लाग्छ हेर बसेपछि जोडियोस् छुटियोस् बनाउँछ फेरि यसले बिहाल बसेपछि जोडियोस् छुटियोस् बनाउँछ फेरि यसले बिहार तेस्रो ढुङ्गामा फुल रोप्न खोजे फुल्छ कि फुल भनी ढुङ्गामा फुल रोप्न खोजे फुल्छ कि फुल भनी रोपेपछि बल्ल थाहा भयो आफ्नो भयो भुल भनी ढुङ्गामा फुल रोप्न खोजे फुल्छ कि फुल भनी रोपेपछि बल्ल थाहा भयो आफ्नो भयो भुल भनी न आँसुले पग्लियो ढुङ्गा न थाप्यो मसँगै पीडा न आँसुले पग्लियो ढुङ्गा नठाप्यो मसँग पिरा झुक्किएर इन्द्रिणीलाई ठाने मायाको मूल भनी झुक्किएर इन्द्रिणीलाई ठाने मायाको मूल भनी धन्यवाद मेरो नाम ओजस्वी गौतम म गौशाला सजाय बन्दो रहेछ मायामा बिताएका पल सजाय बन्दो रहेछ मायामा बिताएका पलहरू उड्दो रहेछ यो छातीमा बिर्सी बसेका छलहरू उड्दो रहेछ यो छातीमा बिर्सिबसेका बसेका छलहरू नआइदिए हुन्थ्यो तिम्रा यादहरू बेइमानी बनेर नआइदिए हुन्थ्यो तिम्रा यादहरू बेइमानी बनेर आँखामै आउने रहेछ दबिएका आँसुका भलहरू मेरो दोस्रो जिन्दगीमा आराम चाहिन्छ मान्न छाडिदिए जिन्दगीमा आराम चाहिन्छ मान्न छाडिदिए सुख के हो दुःख के हो यो जान्न छाडिदिएँ सुख के हो दुःख के हो यो जान्न छाडिदिए छोडेर जानै पर्छ सब एक दिन नफर्किने गरी छोडेर जानै पर्छ सब एक दिन नफर्किने गरी त्यसैले मन्दिर बीच भगवान छान्न छाडिदिए तेस्रो गरिबको कस्तो हुँदो रहेछ हाल मलाई नसोध गरिबको कस्तो हुँदो रहेछ हाल मलाई नसोध अभाव र आँसुको आहाल मलाई नसोध अभाव र आँसुको आहाल मलाई नसोध कागजमा समृद्धिको सपना त कोरिन्छ नै कागजमा समृद्धिको सपना त कोरिन्छ नै यथार्थले बताएको बेहाल मलाई नसोध यथार्थले बताएको बेहाल मलाई नसोध धन्यवाद नमस्कार म सुनिल अधिकारी मेरो तिनवटा मुक्त यस प्रकार छ चिरा परेको छ यो मन बाहिर खुसी झल्किए पनि धुवा बाहिर देखिन्न कतै भित्र मन सल्किए पनि चिरा परेको छ यो मन बाहिर खुसी झल्किए पनि धुवा बाहिर देखिन्न कतै भित्र मन सल्किए पनि पारखी मन चाहिन्छ हिरा र किरा चिन्नलाई पारखी मन चाहिन्छ हिरा र किरा चिन्नलाई यो जस्तो त्यो मन नहोला जति सुकै टल्किए पनि मेरो दोस्रो मुक्त छ सुख थोरै दुःख धेरै जीवनमा चाखेको छु मैले देव अझै अरू दुःख देउता भाकेको छु मैले सुख थोरै दुःख धेरै जीवनमा चाखेको छु मैले देव अझै अरू दुःख देउता भाकेको छु मैले सबै भोगी सिद्ध्याए जिउनुको अर्थ रहन्न सबै भोगी सिद्ध्याए जिउनुको अर्थ रहन्न बाँच्नलाई थोरै दुःख बाँकी राखेको छु मैले मेरो तेस्रो मुक्त छ हर युद्ध स्वीकार छ मलाई मेरो अस्तित्व नकारेसम्म हर युद्ध स्वीकार छ मलाई मेरो अस्तित्व नकारेसम्म झुक्ने छैन यो मन आफैले यसलाई कमजोर नपारेसम्म तनको होइन मनको सिकन्दर यही नामले चिन्छन् मलाई तनको होइन मनको सिकन्दर यही नामले चिन्छन् मलाई मेरो जित त निश्चित छ मैले आफ्नै मनसँग नहारेसम्म धन्यवाद नमस्कार म विष्णु थापा पिचोड मेरो पहिलो मुक्तक छ फुलको मुस्कान त्यो अधरमा साँची राख्नु मेरो हजुर फुलको मुस्कान त्यो अधरमा साँची राख्नु मेरो हजुर फुरफुर फुरफुर पुतली झैँ नाचिराख्नु मेरो हजुर हाम्रो यो माया प्रेम अजम्बरी हुन्छ हुन्छ हाम्रो यो माया प्रेम अजम्बरी हुन्छ हुन्छ हाँसी खुसी उमङ्ग सजाई बाँचिराख्नु मेरो हजुर दोस्रो छ जादु छ त्यो बोलीमा अनि मिठास बातमा छ जादु छ त्यो बोलीमा अनि मिठास बातमा छ सङ्गीत त्यो तालमा होइन चुरा बज्ने हातमा छ मनपर्ने मायालुको सबै चिज प्यारो हुन्छ मनपर्ने मायालुको सबै चिज प्यारो हुन्छ स्वर्ग त्यो दिनमा होइन केवल यो रातमा छ मेरो तेर्सो मुक्त छ बेसी पाखा पर्वत राजीनामा गरिदिउँला बेसी पाखा पर्वत राजीनामा गरिदिउँला सप्तरङ्गी इन्द्रेणीको रङ्गहरू छरिदिउँला आइदिनु हाँसी हाँसी मेरो हजुर यो जीवनमा आइदिनु हाँसी हाँसी मेरो हजुर यो जीवनमा संसारका सबै खुसी पोल्टामा नै भरिदिउँला धन्यवाद सबैमा मेरो नमस्कार मेरो नाम प्रकाश बस्नेत गफाडी म मेरो मुक्तक सरासर वाचन गर्छु गुराँस तिमीमै फुलेको छ नफुलेको त पाखामा हो गुराँस तिमीमै फुलेको छ नफुलेको त पाखामा हो अरू को को के केमा झुले म झुलेको त भाखामा हो गुराँस तिमीमै फुलेको छ नफुलेको त पाखामा हो अरू को को के केमा झुले म झुलेको त भाखामा हो प्रकृति झैँ सुन्दर तिमी अथाह छ सौन्दर्य तिम्रो त्यो मन कता डुल्दैछ कुन्नी म डुलेको त आँखामा हो बदमासले चुनाव जित्छ भोट पाएपछि बदमासले चुनाव जित्छ भोट पाएपछि खराब कामले गति लिन्छ नोट पाएपछि बदमासले चुनाव जित्छ भोट पाएपछि खराब कामले गति लिन्छ नोट पाएपछि जति घात गर्छौ गर सही दिन्छु प्यारू जति घात गर्छौ गर सही दिन्छु प्यारु आकार लिन्छ फलाम लिने चोट पाएपछि आकार लिन्छ फलाम लिने चोट पाएपछि हजुरलाई देखेपछि समय स्वयंमा मात चढ्छ हजुरलाई देखेपछि समय स्वयंमा मात चढ्छ हजुरको मुहार हेर्नेले मुहारमै कैयौँ काव्य पढ्छ हजुरलाई देखेपछि समय स्वयंमा मात चढ्छ हजुरको मुहार हेर्नेले मुहारमै कैयौँ काव्य पढ्छ चाल मार्दै हजुर हिँड्दा ऋणी बन्छन् धरती पनि चाल मार्दै हजुर हिँड्दा ऋणी बन्छन् धरती पनि हजुर जहाँ उभिनुहुन्छ त्यही ठाउँको शोभा बढ्छ धन्यवाद नमस्कार म गोविन्द नेपाल दोरपट्टि बलशाली भएर झन्झन गएको छ बलशाली भएर झन्झन गएको छ बिर्सनेको सम्झनामा मन गएको छ बलशाली भएर झन्झन गएको छ बिर्सनेको सम्झनामा मन गएको छ मेरो यो मुटुलाई केन्द्रबिन्दु बनाएर छातीमा बाडुलीको एउटा कम्पन गएको छ दोस्रो तनाव भो मलाई आगो बाले छ भैगुनीले कोरेर सलाई आगो बाले छ भैगुनीले तनाव भो मलाई आगो बाले छ भैगुनीले कोरेर सलाई आगो बाले छ भैगुनीले कसो गरी दिनुहोला इँटको जवाब पत्थरले तिम्रो मन जलाइ आगो बाले छ भैगुनीले चाउरी यसरी झर्छ गालामा कि बैंस लम्पसार पर्छ गालामा चाउरी यसरी झर्छ गालामा कि बैंस लम्पसार पर्छ गालामा ऐना अघि उभिने रहर्ने बुढो हुन्छ बुढ्यौलीले जब कोतर्छ गालामा धन्यवाद नमस्कार म दुर्गा तिवारी कास्की रूपताल हाल नयाँ बजार आजकल मनले तिम्रो साथ सहितको जुनेली रात मागेको छ आजकल मनले तिम्रो साथ सहितको जुनेली रात मागेको छ दुःख सुख साटेर खुसी भरिदिने तिम्रो प्यारो साथ मागेको छ सहस्र समर्पित छु तिमी नै प्रिय अङ्गाली देऊ मेरो यो प्रेमलाई सहस्र समर्पित छु तिमीमै प्रिय अङ्गाली देऊ आएर यो प्रेमलाई बुझिदेऊ मेरो नजरको इसाराले मिठो मायालुको मात मागेको छ बुझिदेऊ मेरो नजरको इसाराले <coughs> मिठो मायालुको माट मागेको छ दोस्रो तिम्रै काखमा रमाएर लुटु पुटु हुनु मन छ तिम्रै काखमा रमाएर लुटु पुटु हुनु मन छ मायाले पखालेर चञ्चल मनलाई धुनु मन छ बाँधिदेऊ न प्रिय तो न्यानो अङ्गालोमा बाँधिदेऊ न प्रिय तो न्यानो अङ्गालोमा नजरैले पि तिमीलाई अजरैले छुनु मन छ तिम्रै काखमा रमाएर लुटु पुटु हुनु मन छ तेस्रो आएर सामुन्ने नजरमा नजर मिलायो उसैले आएर सामुन्ने नजरमा नजर मिलायो उसैले जगाएर मायाको रहर दिलायो उसैले भन्थे पग्लिँदैन चट्टान बनेको छ यो मुटु भन्थे पग्लिँदैन चट्टान बनेको छ यो मुटु चोरेर मुटु मायाको मादकता पिलायो उसैले चोरेर मुटु मायाको मादकता पिलायो उसैले कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हामी मुक्तक सुनिरहेका छौँ मुक्तकको मजा लिइरहेका छौँ आदरणीय प्रिय मुक्तकारहरूकै आवाजमा दलानमा मुक्तको वाचन दुईबाट मुक्तक सुनिरहेका छौँ गत फागुन बिस गते काठमाडौँमा सम्पन्न भएको कार्यक्रमबाट मुक्तक सुनिरहेका छौँ अबको क्रममा आउँदै हुनुहुन्छ मुक्तकार कौशिला रिसाल नमस्कार सबैजनामा म कौशिला रिसाल गोर्खा गाउँको मायाले ताने मलाई म फर्केँ है गाउँको मायाले ताने मलाई म फर्केँ है तन गलायो मन गलायो सहरले म तर्के है गाउँको मायाले ताने मलाई म फर्केँ है तन गलायो मन जलायो सहरले म तर्के है हिमालको शीतल छाया झरनाको झर झर हिमालको शीतल छाया झरनाको झर झर याद आयो बारम्बार म त्यतै लर्के है गाउँको मायाले तान्यो मलाई म फर्के है दोस्रो भन्यो उसले मुटु हरायो प्रेम कहानी हरायो भन्यो उसले मुटु हरायो प्रेम कहानी हरायो सुनायो अर्कैले फेरि उसको जवानी हरायो भन्यो उसले मुटु हरायो प्रेम कहानी हरायो सुनायो अर्कैले फेरि उसको जवानी हरायो आफ्नै आँखाले देखे ऊ मुटु खोज्दै रहेको आफ्नै आँखाले देखे ऊ मुटु खोज्दै रहेको लायो लाग्यो मायामा उसको सावधानी हरायो भन्यो उसले मुटु हरायो प्रेम कहानी हरायो तेस्रो कालोलाई सेतो भन्ने तपाईँ कस्तो मान्छे हजुर कालोलाई सेतो भन्ने तपाईँ कस्तो मान्छे हजुर आफू सधैँ ठुलो बन्ने तपाईँ कस्तो मान्छे हजुर सिँढी त मै थिएँ हजुरलाई माथि चढाउने सिँढी त मै थिएँ हजुरलाई माथि चढाउने आज मलाई नै नगन्ने तपाईँ कस्तो मान्छे हजुर कालोलाई सेतो भन्ने तपाईँ कस्तो मान्छे हजुर धन्यवाद नमस्कार म त्रिपुरा पौडेल गौशालाबाट तिनवटा मुक्तक सुनाउँछु फोहोर भएपछि हात नधुने को होला र फोहोर भएपछि हात नधुने को होला र मन दुखेपछि एकान्तमा नरुने को होला र मन दुखेपछि एकान्तमा नरुने को होला र देख्नु सुन्नु पर्दा समाजका राम्रा नराम्रा कुराहरू देख्नु सुन्नु पर्दा समाजका राम्रा नराम्रा कुराहरू जिन्दगीमा कवि साहित्यकार नहुने को होला र दोस्रो कहिले झरना झैँ पहाडबाट झरिदेऊ जस्तो लाग्छ कहिले झरना झैँ पहाडबाट झरिदेऊ जस्तो लाग्छ कहिले स्वच्छ नदी झै निर्मल बगिदेऊ जस्तो लाग्छ कहिले स्वच्छ नदी झैँ निर्मल बगिदेऊ जस्तो लाग्छ खोसिन थालेपछि अचेल आफ्ना सबै चाहनाहरू खोसिन थालेदेखि अचेल आफ्ना सबै चाहनाहरू आजभोलि आँखा चिम्लेर मौन बसिदिउँ जस्तो लाग्छ अब तेस्रो देखाउन नहुने रहेछ यो आँसु रोकिराखेकी छु देखाउन नहुने रहेछ यो आँसु रोकिराखेकी छु कसैले सोधे किन उदास जवाब सोचिराखेकी छु कसैले सोधे किन उदास जवाब सोचिराखेकी छु भित्रभित्र रोई बाहिर हाँसी देखाउनै पर्ने भित्रभित्र रोई बाहिर हाँसी देखाउनै पर्ने कति दयनीय रहेछ नारी जीवन भोगिराखेकी छु धन्यवाद नमस्कार म शिवराम खड्का काठमाडौँ इन्द्रायणीबाट मेरो मुक्त यसरी सुरु हुन्छ नाता गोता सम्बन्ध त दुई दिनको मेला रहेछ रमेश सर नाता गोता सम्बन्ध त दुई दिनको मेला रहेछ हाँसो खुसी उमङ्ग अनि साउनको भेला रहेछ नाता गोता सम्बन्ध त दुई दिनको मेला रहेछ हाँसो खुसी उमङ्गनी साउनको भेल रहेछ भङ्गुर जिन्दगीमा जति मरिमेटे पनि दुःख सुख सन्तुष्टि नि नियतिको खेल रहेछ दुःख सुख सन्तुष्टि त नियतिको खेल रहेछ आज भोलि भुइँझरेको आँपो जस्तै भाषु आज भोलि आज भोलि भुइँझरेको आँप जस्तै भएको नर्तकीले लगाउने चाँपो जस्तै भएको तिम्रो रूपको मोहनीमा सत्य सत्य धरो धर्म गरुडको छाया पर्या साप जस्तै भएको गरुडको छाया पर्या साप जस्तै भएको तेस्रो भावनाको पूजा गर्ने चलन चल्ती मेरै थियो भावनाको पूजा गर्ने चलन चल्ती मेरै थियो भेटीघाटी नभएको बुच्चे खल्ती मेरै भावनाको पूजा गर्ने चलन चल्ती मेरै थियो भेटीघाटी नभएको बुच्चे खल्ती मेरै थियो तिमी बोल्ने देउतासरी पूजा गर्न लायक थियौ गफाडी भाइ पाउ ढोक्न बिराउनु त्यो चाहिँ गल्ती मेरै थियो पाउ ढोक्न बिराउनु त्यो चाहिँ गल्ती मेरै थियो धन्यवाद नमस्कार म गणेश प्रसाद खतिवडा सोलुखुम्बुबाट मेरो मुक्त सफल हुने सधैँभरि छैन कोही पनि जित्ने मात्र घरिघरि छैन कोही पनि सफल हुने सधैँभरि छैन कोही पनि जित्ने मात्र घरिघरि छैन कोही पनि सन्तोष हुन सिक्नुपर्छ छोटो जिन्दगीमा सन्तोष हुन सिक्नुपर्छ छोटो जिन्दगीमा सधैँ बाँच्ने अजम्बरी छैन कोही पनि सधैँ बाँच्ने अजम्बरी छैन कोही पनि अर्को मुक्त को सक्छ दान गर्न काटेर अङ्ग आफ्नो प्यारो असाध्य लाग्छ हाँसो उमङ्ग आफ्नो को सक्छ दान गर्न काटेर अङ्ग आफ्नो प्यारो असाध्य लाग्छ हाँसो उमङ्ग आफ्नो रङ्गिन जिन्दगानी बन्दैन रङ्ग पोत्ला रङ्गिन जिन्दगानी बन्दैन रङ्ग पोद्दा घाती भनेर बुझ्नुहोस् जो फेर्छ रङ्ग आफ्नो मेरो अन्तिम मुक्तक माया छ मुटु छ धड्कन छ अरू के चाहियो त्यसैले गर्दा त मन तडपन छ अरू के चाहियो माया छ मुटु छ धड्कन छ अरू के चाहियो त्यसैले गर्दा त मन तडपन छ अरू के चाहियो साह्रै रिस उठा भए डा लाग्या भए पनि साह्रै रिस उठा भए ढा लाग्या भए पनि अचानो खुकुरी र गर्दन छ अरू के चाहियो अचानो खुकुरी र गर्दन छ अरू के चाहियो हस्त धन्यवाद नमस्कार म रुद्र अधिकारी अहिले काठमाडौँ विशालनगरमा बस्छु पहिले चिताउनु हो मेरा मुक्तकहरू यसरी सुरु हुन्छन् मनमा गढेका पीडा खन्न नचाहेको हुन सक्छ मनमा गढेका पीडा खन्न नचाहेको हुन सक्छ कोट्याएर अझै दुखी बन्न नचाहेको हुन सक्छ मनमा गढेका पीडा खन्न नचाहेको हुन सक्छ कोट्याएर अझै दुखी बन्न नचाहेको हुन सक्छ कसैलाई हाँसेको देख्दैमा खुसी छ नसम्झनु कसैलाई हाँसेको देख्दैमा खुसी छ नसम्झनु आफ्नो व्यथा अरूलाई भन्न नचाहेको हुन सक्छ आफ्नो व्यथा अरूलाई भन्न नचाहेको हुन सक्छ दोस्रो मुक्त अधरमा खुसीका रङ घसिदिए पुग्छ अधरमा खुसीका रङ घसिदिए पुग्छ यी मेरा नजरबाट नखसिदिए पुग्छ अधरमा खुसीका रङ घसिदिए पुग्छ यी मेरा नजरबाट नखसिदिए पुग्छ मेरो भाग्यमा तिमी हुनु आवश्यक छैन मेरो भाग्यमा तिमी हुनु आवश्यक छैन जिन्दगीभर हृदयमा बसिदिए पुग्छ जिन्दगीभर हृदयमा बसिदिए पुग्छ तेस्रो मुक्त पैसा हुनेको ताज अनि रानी महल बन्छ पैसा हुनेको ताज अनि रानी महल बन्छ केही नहुनेको चाहिँ मात्र गजल बन्छ पैसा हुनेको ताज अनि रानी महल बन्छ केही नहुनेको चाहिँ मात्र गजल बन्छ लेखिएर हुने भए गजल किन बन्थ्यो महल लेखिएर हुने भए गजल किन बन्थ्यो महल खर्च गर्न सके मात्र तिम्रो प्रेम सफल बन्छ खर्च गर्न सके मात्र तिम्रो प्रेम सफल बन्छ धन्यवाद नमस्कार मेरो नाउँ निर्मल बराजुली म साना खुसी बस्छु र मेरो पहिलो मुक्त छ बुद्धको जन्मस्थानबारे अरूले भ्रम नछरे हुन्छ बुद्ध नेपालमै जन्मेका हुन् कोही दुविधामा नपरे हुन्छ बुद्धको जन्मस्थानबारे अरूले भ्रम नछरे हुन्छ बुद्ध नेपालमै जन्मेका हुन् कोही दुविधामा नपरे हुन्छ सत्य कुरा सत्य नै हुन्छ यसलाई कुनै प्रमाण आवश्यक छैन सत्य कुरा सत्य नै हुन्छ यसलाई कुनै प्रमाण आवश्यक छैन हामीले जन्म सङ्कलन गरी यहाँ हस्ताक्षर नगरे हुन्छ हामीले जन्म सङ्कलन गरी यहाँ हस्ताक्षर नगरे हुन्छ दोस्रो न भाग न अर्थ चार लाइनदेखि मुक्तकार बन्नेहरू धेरै भेट्छु आफैले आफैलाई मुक्तकार भन्नेहरू न भाव न अर्थ चार लाइन लेखी मुक्तकार बन्नेहरू धेरै भेट्छु आफैले आफैलाई मुक्तकार भन्नेहरू प्रेरणादायी मुक्तक लेखी सबैको मन जित्ने भन्दा प्रेरणादायी मुक्तक लेखी सबैको मन जित्ने भन्दा हलुका मुक्तक लेखी आफैलाई एक नम्बर गन्नेहरू हलुका मुक्तक लेखी आफैलाई एक नम्बर गन्नेहरू तेस्रो आमाले काम गर्दा गर्दै बारीमा जन्म लिएको हुँ मैले घरको मजेरी कहाँ पाउनु घारीमा जन्म लिएको हुँ मैले आमाले काम गर्दा गर्दै बारीमा जन्म लिएको हुँ मैले घरको मजेरी कहाँ पाउनु घारीमा जन्म लिएको हुँ मैले अस्पताल त परै जाओस् तातो ओछ्यानसम्म नपाए अस्पताल त परै जाओस् तातो ओछ्यानसम्म नपाए आमाले लगाएको एक सरू सारीमा जन्म लिएको हुँ म आमाले लगाएको एक सरू सारीमा जन्म लिएको हुँ मैले धन्यवाद कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ अनि आज हामी मुक्तक वासनको श्रृङ्खला सुनिरहेका छौँ भिजनमा हुनुहुन्छ मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै भने सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि तपाईँले हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ दलानमा मुक्तक वाचन श्रृङ्खला दुई हामी सुनिरहेका छौँ ढिला नगरी हामी मुक्तको वाचन श्रृङ्खलातर्फ नै तपाईँलाई लिएर जान चाहन्छौँ अबको क्रममा आउँदै हुनुहुन्छ शान्ति शर्मा धन्यवाद मेरो नाम शान्ति शर्मा म तिन कुने काठमाडौँ बस्छु मेरो पहिलो मुक्तक छ कार दिन्छु सुनचाँदी महल आलिसान दिन्छु कार दिन्छु सुनचाँदी महल आलिसान दिन्छु माया गर्छु भन मात्रै अर्बौँ खजानाको सोपान दिन्छु सुने तिम्रा धनका कुरा सुने तिम्रा धनका कुरा मन दिन्छु नभनेर ठिकै गर्यौ सुने तिम्रा धनका कुरा मन दिन्छु नभनेर ठिकै गर्यौ आऊ मुटुको भाषा नबुझ्नेलाई विदाईको जलपान दिन्छु आऊ मुटुको भाषा नबुझ्नेलाई विदाईको जलपान दिन्छु दोस्रो आकाशको हाँसिराख्ने जुन हजुरलाई क्षितिजमा बस्ने मनसुन हजुरलाई आकाशको हाँसी राख्ने जुन हजुरलाई क्षितिजमा बस्ने मनसुन हजुरलाई म फुल हजुर माली के छ र अरू त म फुल हजुर माली के छ र अरू त मेरो दिलको अजम्बरी धुन हजुरलाई मेरो दिलको अजम्बरी धुन हजुरलाई तेस्रो मन परेपछि जे पनि हुनसक्छ मन गरेपछि जे पनि हुनसक्छ मन परेपछि जे पनि हुनसक्छ मन गरेपछि जे पनि हुन सक्छ रुँदै भन्यो दिलले आज किन हो रुँदै भन्यो दिलले आज किन हो मन मरेपछि जे पनि हुन सक्छ मन मरेपछि जे पनि हुन सक्छ धन्यवाद म मदन थापा अहिले स्वयं वस्तुमा मेरो पहिलो मुक्तक छ आत्मविश्वास रगतमा बगाएर त हेर आत्मविश्वास रगतमा बगाएर त हेर आत्मलाई आफ्नै दिलमा बसाएर त हेर दास होइन पुरुष बन्छौ अमरत्व पाई दास होइन पुरुष बन्छौ अमरत्व पाई क्षुद्र अहम भाव चारा भगाएर त हेर दोस्रो काफल पाक्यो भन्ने चरी हुरी बतास भन्दैन काफल पाक्यो भन्ने चरी हुरी बतास भन्दैन रातभर कराई बस्छ थकान केही मान्दैन काफल पाक्यो भन्ने चरी हुरी बतास भन्दैन रातभरि कराई बस्छ थकान केही मान्दैन बाधा अर्चन भोग तिर् तिर्खा जीवनको साथ बा, बाधा अर्चन भोग तिर्खा जीवनको साथ हुन्छ हुन्छन् भन्ने यस्ता कुरा मान्छे किन जान्दैन हुन्छन् भन्ने यस्ता कुरा मान्छे किन जान्दैन तिमी त भन्छौ हर हरदम कि रात पर्नै दिन्न तिमी त भन्छौ कि हरदम रात पर्नै दिन्न डुबाउँछु मायामा यस्तो कि घात पर्नै दिन्न तिमी त भन्छौ हरदम कि रात पर्नै दिन्न डुबाउँछु मायामा यस्तो कि घात पर्नै दिन्न भन्छौ रङ्गाउँछु तिम्रो जीवनको क्यानभास भन्छौ रङ्गाउँछु तिम्रो जीवनको क्यानभास फुलै फुलको सिरानी दिन्छु पात पर्नै दिन्न फुलै फुलको सिरानी दिन्छु पात पर्नै दिन्न सबैमा नमस्कार म उदास कार्की वसुन्धारा बस्छु यो श्रृङ्खलामा मेरो तिनवटा मुक्तक यस प्रकार छन् सबै फुलमा सुवास नहुँदो रहेछ सबै फुलमा सुवास नहुँदो रहेछ जिन्दगी सधैँ एकनाश नहुँदो रहेछ जति ठुलो चोट पर्यो नि मनमा जति ठुलो चोट पर्यो नि मनमा भन्थे बन्दी उदास नहुँदो रहेछ दोस्रो मुक्तक दुःख पीडा हाम्रो साझा हुन्न यदि भने दुःख पीडा हाम्रो साझा हुन्न यदि भने एक अर्काको हृदयलाई छुन्न यदि भने मेटे हुन्छ सीमा रेखा बन्धु बान्धवको मेटे हुन्छ सीमा रेखा बन्धु बान्धवको मेची दुख्दा महाकाली रुन्न यदि भने र तेस्रो तथा अन्तिम मेरो गीतमा गजलमा कहानीमा तिमी छौ मेरो गीतमा गजलमा कहानीमा तिमी छौ पल पलको कुरै नगर सिङ्गो जिन्दगानीमा तिमी छौ मेरो गीतमा गजलमा कहानीमा तिमी छौ पल पलको कुरै नगर सिङ्गो जिन्दगानीमा तिमी छौ तिमीलाई हेर्नकै लागि मैले ऐना हेर्न पर्ने भएको छ तिमीलाई हेर्नकै लागि मैले ऐना हेर्न पर्ने भएको छ किनकि मेरो यी दुवै आँखाको नानीमा तिमी छौ <laughs> धन्यवाद हामी मुक्तक वाचनको श्रृङ्खलामा छौँ दलनमा मुक्तक वाचन दुईबाट हामी मुक्तक सुनिरहेका छौँ अब पनि क्रमशः हामी सुन्नेछौँ मुक्तकार वरिष्ठ मुक्तकार ज्ञानवाकर पौडेल चेतन कार्की र वियोगी थोकेज्यूलाई पहिलो मुक्तक छ ठुला बडाको नाम बजाउन नजान्दा ठुला बडाको नाम बजाउन नजान्दा आफ्नो समस्या आफै सुल्झाउन नजान्दा ठुला बडाको नाम बजाउन नजान्दा आफ्नो समस्या आफै सुल्झाउन नजान्दा साह्रै दुःख पो पाइँदो रहेछ यो हजुर साह्रै दुःख पो पाइँदो रहेछ यो हजुर यो मुलुकमा कसैलाई रिझाउन नजान्दा यो मुलुकमा कसैलाई रिझाउन नजान्दा अब अर्को छ कोही ऐना हेरेर आफ्नै तमा मख पर्दा रहेछन् कोही ऐना हेरेर आफ्नै तमा मख पर्दा रहेछन् कोही आफ्नो तकदिर बिग्रिँदा दुनियाँलाई सराप्ने गर्दा रहेछन् कोही आफ्नो तकदिर बिग्रेर दुनियाँलाई श्राप नै गर्दा रहेछन् के भयो हाम्रो यो समाजलाई कसले यो हाल गरायो के भयो हाम्रो यो समाजलाई कसले यो हाल गरायो कोही आफ्नै स्वार्थका खातिर निकै तल पनि झर्दा रहेछन् कोही आफ्नै स्वार्थको लागि निकै तल पनि झर्दा रहेछन् क कसले के के हो सुनाउन लागे क कसले के के हो सुनाउन लागे दुनियाँलाई खुबै हँसाउन पो लाग्यो कसले के के हो सुनाउन लाग्यो दुनियाँलाई खुपै हँसाउनु पर्ला कि कस्तो जमाना आएछ यो गीत सङ्गीतको कस्तो जमाना आएछ यो गीत सङ्गीतको जे मन लाग्यो त्यही गाउन लाग्यो जे मन लाग्यो त्यही गाउन लाग्यो धन्यवाद म चेतन कार्की मेरो पहिलो मुक्तक छ तिम्रो मन कसैका लागि अधीर जरुर पनि छ तिम्रो मन कसैका लागि अधीर जरुर पनि छ भनेनौ तर मुटुमा कुनै पीर जरुर पनि छ मेरो गीत अधर्म तिम्रो बस्न सकेन भने मेरो गीत अधर्म तिम्रो बस्न सकेन भने आँखामा अल्झेको कोही तस्बिर जरुर तिमी छैनौ जिन्दगीमा उल्लास छँदै छैन तिमी छैनौ जिन्दगीमा उल्लास छँदै छैन अरू सब ऋतुहरू छन् मधुमास छँदै छैन अरू सब ऋतुहरू छन् मधुमास छँदै छैन अमृत नै भए पनि मागेर पिउँदिन म अमृत नै भए पनि मागेर पिउँदिन म यसको यो अर्थ होइन मलाई प्यास अब पुरानो एउटा रूप होस् अभिमान नहोस् सम्भव नै छैन रूप હોશ अभिमान ન હોશ સંભવને छैन वैश होश गुमान न होश संभवने छैन क्रांति होश बलिदान न होश संभवने छैन नेता होश बेईमान न होश संभव मेरा नाम योगी पुरा प्रगी म पनि सिङ्गा पुस्तक यहाँ देख्न पहिला मसिरिया म सिरिया दैनिक मृत्यु भोग्दैछु तिम्रा रासायनिक हतियारले म म सिरिया दैनिक मृत्यु भोग्दैछु रासायनिक हतियारले किन गृहयुद्धमा घिउतेल निरन्तर थप्दैछन् सम्पन्न मतियारले ए मानवताको चोखो अधिकार बोकेको देवता कतै भए तै भन् निर्दोष निर्दोष बालकहरूको बाँच्ने अधिकार किन छ अतिचारले निर्दोष बालकहरूले बाँच्ने अधिकार किन छ अति चारले अब हात्तीवटै आउँछु हिजो आज किन हो किन तिमीप्रति अथाह भर्छ हिजो आज हिजो आज किन हो किन तिमीप्रति अथाह भर्छ निकै खोजियो सपनामा अब विपनामा भेट्ने रहर छ सत्य सत्यनिष्ठका साथ यात्रा नाप्नु मनमा सङ्कोच नपाल्नु तिमीले तिमीले सत्य सत्यनिष्ठको साथ यात्रा नाप्नु मनमा सङ्कोच नपाल्नु स्वीकार छ स्वीकार छ आवश्यकतामा आउनु हात्ती गौडामा घट्छ स्वीकार छ आवश्यकतामा आउनु हात्ती गौडामा घट्छ तेस्रो नसोध्दैमा उसले आफ्नो असली हैसियत निर्धक्क बतायो उसले उसले नसोध्दैमा आफ्नो असली हैसियत निर्धक्क बतायो भन्यो भन्यो कैयौँ जो जुत्ता र मोजासँगै धेरैसँगको साइनु फटायो भन्छ भन्छ अल्को पहाड हुँ ऊ आफूलाई भन्छ ऊ आफूलाई भन्छ कसैलाई रौँ बराबर किमार त गन्दिन तर तर गुप्त बहादुर होइन तर आफू चियो चर्चा गर्दै हिँड्छ र भन्छ अरूले गुप्तचर खटायो भन्दै हिँड्छ अरूले गुप्तचर खटायो धन्यवाद बिम्ब प्रतिबिम्ब रेडियो नेपाल मुक्तकार रमेश पौडेल केही भन्नै पर्दैन जस्तो लाग्छ तत्पश्चात मलाई यो आवाज तपाईँले सुनिसक्नु भएपछि नमस्कार म रमेश पौडेल पहिलो चरणका तिनवटा मुक्तकमा पहिलो मुक्तक कर्दको जस्तो धार होस् कर्दको जस्तो धार होस् मर्दको जस्तो भार होस् कर्दको जस्तो धार होस् मर्दको जस्तो भार होस् होस् भन्छु मुक्तक यस्तो होस् भन्छु मुक्तक यस्तो चोटिलो पोटिलो सार होस् होस् भन्छु मुक्तक यस्तो चोटिलो अनि पोटिलो सार होस् अर्को लेख्नै नजान्नेसित पनि कला हुन्छ लेख्नै नजान्नेसित पनि कला हुन्छ बोल्नै नजान्नेसित पनि गला हुन्छ लेख्नै नजान्नेसित पनि कला हुन्छ बोल्नै नजान्नेसित पनि गला हुन्छ हुन्छ केही नहुनेसित पनि झन् धेरै हुन्छ हुन्छ केही नहुनेसित पनि झन् धेरै ऋतु हातमा चल्ने घडी अनि पला हुन्छ रित्तो रित्तो हातमा चल्ने घडी अनि पला हुन्छ अर्को जिन्दगीमा सधैँ ऊ हारिरहन्छ जिन्दगीमा सधैँ ऊ हारिरहन्छ वारीबाट पारी ऊ तारिरहन्छ जिन्दगीमा सधैँ ऊ हारिरहन्छ वारीबाट पारी ऊ तारिरहन्छ ऊ भनेको केही पनि होइन कोही पनि होइन ऊ भनेको कोही पनि हुँदै होइन हारेर पनि बाजी मारिरहन्छ हारेर पनि बाजी मारिरहन्छ धन्यवाद नमस्कार म धीरेन अनुपम घर सुर्खेत मुक्त सुनाएँ मैले नितको परिचय हाइले दिन्छ नितको परिचय हाइले दिन्छ ठुला बडाको परिचय टाइले दिन्छ नितको परिचय हाइले दिन्छ ठुला बडाको परिचय टाइले देश टाइले दिन्छ यो देशमा दुश्मनको परिचय नितको परिचय हाइले दिन्छ ठुला बडाको परिचय टाइले दिन्छ यो देशमा दुश्मनको परिचय सोहदर आफ्नै दाजुभाइले दिन्छ अर्को मुख दुई हात दुई खुट्टा दुई आँखा भएर मान्छे भइदो रहेनछ शरीरमा लुगा भएर मान्छे भइदो रहेनछ शरीरमा लुगा भएर दुई हात दुई खुट्टा दुई आँखा भएर यो लोकले उसैको अस्तित्व स्वीकार्ने रहेछ यो लोकले उसैको अस्तित्व स्वीकार्ने रहेछ जसले चाकडी गर्न जानेको छ जुत्ता भएर अर्को म नेतालाई अलिकति दिएँ मान्छे अघि भन्दा पछि सर्नाले हो मान्छे अघि भन्दा पछि सर्नाले हो नाना भातीका कुरा गर्नाले हो मान्छे अघि भन्दा पछि सर्नाले हो नाना भातीका कुरा गर्नाले हो यो देश स्वर्ग भएर पनि हाम्रो देश यो देश स्वर्ग भएर पनि हामी स्वर्ग नहुनुमा यो देश स्वर्ग भएर पनि स्वर्ग नहुनुमा हामी सधैँभरि अरूकै भर पर्नाले हो धन्यवाद सबैलाई नमस्कार म भूपेन्द्र बहादुर भण्डारी कर्जादरकोट सबैलाई थाहा छ यो कुरा रात हुन्छ कालो सबैलाई थाहा छ यो कुरा रात हुन्छ कालो मैले काम सकिसके अब तिम्रो पालो सबैलाई थाहा छ यो कुरा रात हुन्छ कालो मैले काम सकिसके अब तिम्रो पालो राजनेता नै हुन्छु भन्थे भोलि भएपछि जस्तै लाग्यो राजनीतिमा कुराको जालो जस्तै लाग्यो राजनीतिमा कुराको जालो यहाँ होइन अन्त कतै नेपाल खोज्नु पर्ला तराई मात्र होइन भोलि हिमाल खोज्नु पर्ला यहाँ मात्र होइन यहाँ होइन अन्त कतै नेपाल खोज्नु पर्ला तराई मात्र होइन भोलि हिमाल खोज्नु पर्ला राजधानी त बस्ला बरु सबै बेचे पनि राजधान राजधानी त बस्ला अरू सबै बेचे पनि राजधानीमै रारा फेवा ताल खोज्नु पर्ला नेताज्यूलाई नै थोरै घोच्या छु तिमीलाई जागिर खुवाउला म नेता भएपछि तिमीलाई जागिर खुवाउला म नेता भएपछि म आफै खर्च्यौँला काला सेता भएपछि तिमीलाई जागिर खुवाउला म नेता भएपछि म आफै खर्च्यौँला काला सेता भएपछि दुई चार पैसा तिरौँला म लोभै नगरी दुई चार पैसा आफै तिरौँला लोभै नगरी तिमीले गरे खर्च तिमी यता भएपछि थ्याङ्क यू मुक्तको वाचनको श्रृङ्खलामा आजलाई भने हामी अब भने अन्तिम मुक्तकारलाई सुन्नेछौँ यो श्रृङ्खलाको केही समस्याले गर्दा अन्य मुक्तकारहरूलाई मैले जोड्न सकिनँ त्यसको लागि भने म क्षमा चाहन्छु प्राविधिक कठिनाइले गर्दा जोड्न सकिनँ म क्षमा चाहन्छु अब क्रममा मुक्तक वाचन गर्दै हुनुहुन्छ नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष आदरणीय रामकाजी कोनेज्यू म रामकाजी कोने यो उसमा नेपाल मुक्त प्रतिष्ठानमा छु अभियन्ता हो फेसनको नाउँमा कोही पछि सर्दैन अचेल लोक र लाजको प्रवाह कोही गर्दैन अचेल सुन र सुनको लङ्काको खोजीमा सीताहरू नै हिँडेपछि सुनको लङ्काको खोजीमा सीताहरू नै हिँडेपछि आधुनिक रावणहरूले छल गर्नै पर्दैन अचेल आधुनिक रावणहरूले छल गर्नै पर्दैन अचेल पहिला अलिक रमाइलो अर्को राखौँ परेलीहरूमा बास बस्न मन लाग्छ मलाई बारडुलीहरूमा अल्झी रहन मन लाग्छ मलाई कसलाई नलाग्ला है परेलीहरूमा बास बस्न मन लाग्छ मलाई बारडुलीहरूमा रहन मन लाग्छ मलाई अनुहारै काले परेर हो कि आफ्नो त अनुहारै काले परेर हो कि आफ्नो त जब जब गोपिनीहरू देख्छु कृष्णजी हुन मन लाग्छ मलाई जब जब गोपिनीहरू देख्छु कृष्णजी हुन मन लाग्छ मलाई मेरा मेरो प्रेम प्रस्तावका पत्रहरू पटक पटक च्याते पनि मे मेरा प्रेम प्रस्तावका पत्रहरू पटक पटक च्याते पनि तिरस्कार गरे र मलाई अर्कै झिल्के रोजे पनि हेर्नुहोस् है मेरा प्रेम पत्र प्रेम प्रस्तावका पत्रहरू पटक पटक च्याते पनि तिरस्कार गर्दै मलाई अर्कै झिल्के रोजे पनि अति दुर्लभ र अति दुर्लभ र अर्ग्यानिक छ मेरो माया प्रिया अति दुर्लभ र अर्ग्यानिक छ मेरो माया प्रिय भेट्टाउने छैनौ तिमीले म जस्तो प्रेमी गुगलमै खोजे पनि भेट्टाउने छैनौ तिमीले प्रिय गुगलमै गएर खोजे पनि धन्यवाद र यसरी